नमस्कार नि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम सुबर्खानीको आजको यो श्रृङ्खलामा तपाईँको माझमा विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र सुङ्गी आवाजबाट सोमकुमार उपस्थित भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामीले विशेष त आजको पञ्चाङ्ग त्यसै गरी तपाईँको राशिफल रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौं कार्यक्रमको थालन गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साउन एघार गते शुक्रबार श्रवण कृष्ण पक्ष चतुर्दशी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई छब्बिस तारिक पञ्चाङ्गपछि लागौ बाह्र राशिफलतर्फ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी देखाउँछु त सुरुमा मेष राशिबाट मेष हुने तपाईँको लागि आजको दिनमा प्रेममा घुलमिल हुने समय आएको छ यात्रुको लागि एकदम राम्रो समय पनि छ कुनै कामको जस नपाउँदा आफैलाई अलिक चिन्ता हुनेछ विश्वासी हुने तपाईँको लागि रिसले दुःख दिने खालको समय भएको देखिन्छ यत्तिकै अरूको विवादमा पर्नुहोला छोटो र तपाईँले सोच्नु भएको काम बन्ने देखिन्छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ मिथुन राशि हुने तपाईँको लागि विदेश यात्राको लागि आवश्यक पहल हुने खालको समय छ व्यापारको क्षेत्रबाट एकदम राम्रो आर्थिक लाभ हुने खालको समय पनि देखिन्छ कर्कट राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ अघि पछि भन्दा अलि बढी खर्च हुँदै खालको दिन परेछ उठ्न बाँकी धन उठ्न अलिक कठिन रहनेछ कन्या राशि हुने तपाईँको लागि सिंह राशि सिंह राशि हुने तपाईँको लागि मन डराउने देखिन्छ कुनैलाई धन नदिँदा फेरि राम्रो हुने खालको दिन पनि छ कुरा काट्नेहरू बढ्ने देखिन्छन् हर बखत सावधानी अपनाउनु राम्रो हुनेछ कन्या राशि हुने तपाईँको लागि एकदम रमाइलो दिन आएको देखिन्छ केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलिक कठिन छ केही गर्दा विचार गर्नु भए पनि राम्रो हुनेछ तुला राशि तुला राशि हुने तपाईँको लागि यात्राको लागि त्यति राम्रो दिन रहेको छैन तपाईँको तपाईँले सोचे भन्दा उल्टो काम नहोला पनि भन्न सकिन्न धार्मिक कार्यतर्फ रुचि बढ्ने देखिन्छ वृश्चिक राशि हुने तपाईँको लागि एकदम राम्रो समय देखिन्छ सोच्नु भएको काम सम्पन्न हुने खालको दिन छ यात्राको लागि पनि उपयुक्त समय रहेको देखिन्छ धनुराशि हुने तपाईँको लागि आफूभन्दा ठुलाको सल्लाह पाइनेछ रचना गर्ने काममा तपाईँको सहयोग गर्न ठुलो रह, रहने देखिन्छ यात्राको लागि राम्रो समय छ मकर राशि हुने तपाईँको लागि त्यति भरपर्दो समय भएको देखिन केही नयाँ काम गरिहाल्ने वातावरण बन्न अलि कठिन रहनेछ सोच विपरीत काम हुनाले मन अलि खिन्न रहनेछ कुम्भ राशि हुने तपाईँको लागि पद बढ्ने खालको समय देखिन्छ विरोधीहरू पनि तपाईँको सेवा गर्न पछि पर्ने छैनन् आफन्त जनबाट पनि राम्रै सहयोग मिल्ने देखिन्छ र अन्त्यमा मेन राशि हुने तपाईँको लागि माया प्रेममा धेरै खर्च हुने देखिन्छ विभिन्न ठाउँमा घुम्न पाउँदा मनै आनन्दित हुनेछ भौतिक वस्तुको किनमेल गर्ने समय पनि रहेको छ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी आजको दिनमा सही तरिकाबाट हाम्रो कार्यलाई अगाडि बढायौँ भने आजको दिन शुभ रहनेछ अनि राम्रो रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्नु भएको छ कार्यक्रम शुभ बिहानी छु प्राविधिक मित्र रिजन आवाजबाट सुन्छ तपाईँको साथमा अब लागौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको उन्नाइस घन्टे प्रसारणमा कस्तो खालका कार्यक्रमहरू प्रसारण हुन्छन् त कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै आठ बजेसम्म विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै नेपाल चौतारी सुन्न सक्नुहुनेछ नेपाल चौतारी लगतै तपाईँले नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ नेपाल वाणी समाचार लगतै लोक सहकर्मी सुमको साथमा चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ मेरो साथमा है त्यसै गरी दस बजेको हो अर्पण समाचारको अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा अब एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म बाह्र बजेको समय नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगतै तपाईँले सुन्न सक्नुहुनेछ विभिन्न गीत सङ्गीत त्यसै गरी तपाईँले एक बजेको समयमा अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगतै चम्पा चमेली सुन्न सक्नुहुनेछ रेडियो अडियोबाट दुई बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले अर्पण समर्पण प्रतीक्षाको साथमा बुद्धि कङ्क्रिटले प्रायोजन गरेको छ यसै गरी तीन बजेको समय नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगतै अर्पण क्विज टाइम सुन्न सक्नुहुनेछ एटिच्युड मल्टी लर्निङ एकाडेमीले चाहिँ प्रायोजन गरेको छ त्यसै गरी चार बजेको समयमा अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगायत विभिन्न गीत संगीत विभिन्न गीत संगीत लगत्तै तपाईँले पाँच बजेको समयमा अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ पाँच तिसदेखि छ बजीसम्म हाम्रा आवाज सुन्न सक्नुहुनेछ छ बजेको समय नेपालवाणी समाचारको नेपालवाणी समाचार लगत्तै छ सात बजीसम्म अर्पण स्थानीय समाचार अर्पण स्थानीय समाचार लगत्तै तपाईँले शीतल इन्टरप्राइजेसद्वारा प्रायोजित अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ सात बजेको समयमा सात तिसदेखि आठ बजीसम्म सिआइएन साझ खबर सिआइएन साझ खबर लगत्तै तपाईँले सुन्न सक्नुहुनेछ आठ बजेको समयमा नेपालवाणी समाचार नेपालवाणी समाचार लगत्तै साथै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवा लगतै तपाईँले दस बजेसम्म श्रुति सम्वेक सुन्न सक्नुहुनेछ श्रुति सम्वेक लगतै दस बजेको समय हो नेपाल एफएम समाचार र नेपाल एफएम समाचार लगतै रेडियो अडियो काठमाडौँबाट एघार बजेसम्म खोल दुले डट कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजेसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे प्रवचन मालासँगै उपस्थित हुने गर्छौँ र प्रवचन माला त्यसदेखि छ बजीसम्म हामीलाई प्रभात बाणी मार्फत सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझा खबरको सिआइएन साझा खबर लगती छत्तिसदेखि सात बजीसम्म बाणी बहुस नेपाल बाणी रेडियो नेटवर्कबाट सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगती शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं यिनीविवि जानकारी सँगसँगै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ सुनेर साथीहरू तपाईँलाई धन्यवाद छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ हवस् त प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिँदै कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट सुनविदा माग्छु तपाईँको बाघी पल शुभ रहोस् नमस्ते घर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पुरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सित्तैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क IT Shri international training centre Tadhi बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेन्टर सँगै फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बयासी सात सय